भारत हुँदै कुबेतर्फ लैजान खोजिएका चार युवतीको त्रिनगर भन्सार नाकाबाट उद्धार दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक बैतडीको गोकुलेश्वर र छामको घोरकोट गाविसका केही परिवारहरू पहिरोको उच्च जोखिममा रिपिटर टावरमा खराबी आउँदा बझाङमा नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध कैलालीका निजी क्लिनिक र अस्पतालहरूले मूल्य सूची नराखेर उपभोक्ता ठगी गर्दै थारू समुदायमा सिक्कल सेल एनिमियाका बिरामीहरूको संख्यामा वृद्धि हुँदै र डोटीका विभिन्न वनहरूमा खोटो संकलनमा चरम लापरवाही बझाङमै दरबन्दी अनुसार बझाङमा दरबन्दी अनुसार शिक्षक नहुँदा पठन पाठनमा समस्या प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु भारत हुँदै अवैधानिक तरिकाले कुबेततर्फ लैजान खोजिएका चारजना युवतीको उद्धार गरिएको छ रोजगारीको प्रलोभन देखाएर दलालले भारततर्फ लैजाँदै गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतीहरूको उद्धार गरिएको हो माइती नेपाल धनगढ़ी र प्रहरीको संयुक्त सक्रियतामा युवतीहरूको उद्धार गरिएको जनाइएको छ उनीहरूलाई लिन दिल्लीबाट धनगढ़ीसम्म आएका एकजना नेपाली दलाललाई प्रहरले पक्राउ गरेको छ दलालका एक सहयोगी भने फरार रहेका छन् थप छानबिन भइरहेको जनाइएको छ दलालले युवतीहरूलाई इलेक्ट्रोनिक रिक्सामा राखेर राखेर सीमा कटाउँदै गर्दा उनीहरूको उद्धार गरेको माइती नेपालका शिवचरण चौधरीले जानकारी दिनुभयो दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ जिल्ला वन कार्यालय अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको अध्ययनले तस्करी भारतीय क्षेत्रबाट हुने गरेको सार्वजनिक गरेको हो दार्चुलाको लालीदेखि ब्यास ताक्लाकोटसम्म तेइसवटा चोरी सिकारीका नाकाहरू रहेको खुलेको छ जसमा अधिकांश कारोबार भारतीय नाकाबाट हुने गरेको देखिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकृत रणेन्द्र सिंहले बताउनु भएको छ नेपालतिरका संवेदनशील नाका तीन चार मात्रै रहेका भए पनि अरू सबै चोरी सिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा छन् तीन चार वर्षसम्मको अध्ययनले भारतबाट नेपाल आएर चीनको ताक्लाकोट अवैध चोरी सिकारीका वस्तु निर्यात हुने गरेको देखिएको छ गुगल जीपीएस प्रणालीबाट गरिएको अध्ययन नेपालसँग सीमा जोडिएका भारतीय नाकाहरू संवेदनशील रहेका छन् दत्तपोल घाटदेखि ताक्लाकोटसम्मको नाकाहरू एकिन भएका छन् भने बाँकी अझै अध्ययनकै क्रममा रहेका छन् सीमा क्षेत्रको पुल दोबाटो दोपखे कल्जु खोला टाटा टिङ्कर छाङ्गरू छियालेक दुम्लिङ गर्ब्याङ गर्वाधार बर्तीघाट तावाघाट तिगरमाघाट कुलाघाट बुदी लगायतका नाकाहरूबाट तस्करी हुने गरेको छ खास गरी दार्चुलाको तिङ्कर नाका भएर वन्यजन्तु बढी तस्करी हुने गरेको छ त्रिदेशी सीमा क्षेत्रमा अवस्थित दार्चुलामा सीमा तस्करी नियन्त्रणको लागि वन्यजन्तु अपराध नियन्त्रण समितिद्वारा सुरक्षा नीति अपनाइने सूचना अधिकृत सिंहको भनाइरहेको छ बैतडीको गोकुलेश्वर गाविस वडा नम्बर चार छ र नौमा केही परिवारहरू पहिरोको उच्च जोखिममा परेका छन् सना गाउँ पहिरोका कारण ती ओडाका पैंतिस परिवार पहिरोको जोखिममा रहेको स्थानीय रामनाथले जानकारी दिनुभएको छ दुई हजार पैंचालिस सालदेखि सो ठाउँमा पहिरो शुरू भएको र पहिरोले जमिन भाँच्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो भित्रपट्टि कमेरयुक्त माटोले जमिन कमजोर हुनाले भाँसिँदै गएको स्थानीयले बताएका छन् यसैबीच अछामको घुगुरकोट गाविस वडा नम्बर आठमा पहिरोको जोखिम बढेको छ वडाको संग्राम टोल स्थित गाउँमा स्थानीय आर्दली गाड खोलाले जमिन कटान गरेको ठाउँमा विगतका वर्षहरूमा पनि पहिरो जाने गरेको थियो यो वर्ष पनि वर्षायाम शुरू भएसँगै जोखिमयुक्त पाँच सय मिटर क्षेत्रमा पहिरो जाने क्रम बढ़ेको छ भने गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् उक्त स्थानमा पहिरो जाने सम्भावना अति रहेको र जोखिम बढ़ेको अवस्थामा पहिरो रोकथाम र नियन्त्रणका लागि गाविस र जीविसको सिफारिशमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा धाउँदा पनि कुनै सुनवाई नभएको स्थानीय शिक्षक कम्मान सिंह खड्काले जानकारी दिनुभएको छ नेपाल टेलिकमको रिपिटर टावरमा समस्या आएपछि बझाङमा नेपाल टेलिकमका सबै सेवाहरू बन्द भएका छन् बझाङकै रायल गाविसमा राखिएको रिपिटर टावरमा रेडियो माइक्रोवेभमा समस्या आएपछि सेवा प्रभावित बनेको नेपाल टेलिकम डडेलधुराले जनाएको छ सो समस्याका कारण ल्याण्डलाइन नमस्ते र स्काई फोन सेवाका साथै एडीएसएल इन्टरनेट पूर्ण रूपमा अवरुद्ध रहेको बझाङबाट पत्रकार डिबी विष्टले जानकारी दिनुभएको छ समस्या समाधानको लागि एक दुई दिन लाग्न सक्ने जनाइएको छ हिजो नेपाल बन्दका कारण धनगढ़ीबाट टेलिकमको प्राविधिक टोली मर्मतका लागि आउन नसकेको टेलिकम डडेलद्वाराले जनाएको छ टोली बझाङ पुग्न केही समय लाग्ने र त्यहाँबाट चार पाँच घण्टा पैदल हिँड्नुपर्ने भएका कारण समय लाग्ने देखिएको जनाइएको छ कैलालीका निजी क्लिनिक र अस्पतालहरूले मूल्य सूची नराखेर उपभोक्ता ठगी गरिरहेको पाइएको छ कैलालीका अधिकांश मेडिकल क्लिनिक र अस्पताल नर्सिङ होमले प्रयोगशाला एक्सरे लगायतका सेवाको मूल्य सूची नराखिएको पाइएको हो उपभोक्ता संरक्षण ऐन दुई हजार चौपन्न अनुसार मूल्य सूची उपभोक्ताले सहज रूपमा देखिने गरी टाँस गर्नुपर्ने र उपभोक्ताहरूले लिएको वस्तु परिणाम अनुसार दर खुलाएर बिल दिनुपर्ने प्रावधान रहेको छ तर मूल्य सूची नराखेका कारण सेवाग्राहीले ठगिनु परिरहेको छ रगत परीक्षण गर्न नमुना प्याथोलोजी पुगेकी धनगढ़ी दुईका दिपा बोहराले एक हजार दुई सय पचास रूपियाँ तिर्न परेको बताउनुभयो उहाँले मूल्य सूची खोजे पनि नभेटिएको भन्दै प्रयोगशाला परीक्षण लेखिएको बिल र रिपोर्ट थमाइएको बताउनुभयो उक्त परीक्षणको सेती अञ्चल अस्पतालमा दुई र कलेजो जाँचको छ सय पचास रूपियाँ शुल्क रहेको जनाइएको छ निजी क्लिनिकहरूले मूल्य सूची टाँस नगर्दा मनोमानी पैसा असुल्ने गरेको रगत परीक्षणका लागि कामना मेडिकल पुगेका हिमाल जोशीले गुनासो गर्नुभयो थारू समुदायमा भयावह रूपमा देखा परेको सिक्कल सेल एनिमियाका बिरामीहरूको संख्यामा दिनानुदिन वृद्धि हुँदै गएको छ दुई हजार एकहत्तर साउनदेखि दुई हजार त्रिहत्तर असारसम्ममा सेती अञ्चल अस्पतालमा उपचारका लागि आउने सिक्कल सेलका बिरामीहरूको संख्यामा वृद्धि हुँदै गएको हो अझै पनि सेती अञ्चल अस्पतालमा उपचार गराउन शिक्षित र जागरूक वर्ग मात्र आउने गरेको सेती अञ्चल अस्पतालले जनाएको छ सुदूरपश्चिमको तराईमा बसोबास गर्ने थारू समुदायमा मात्रै देखा परेको सिक्कल सेल एनिमियाका बिरामी बढ्दै गएको अस्पतालले जनाएको छ अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म दुई जनाले उपचार लिइरहेको देखिन्छ सेतियन्जल अस्पतालले सेलका बिरामीहरू बढ्न थालेपछि छुट्टै युनिट बनाएर यसको उपचार गरिरहेको छ अस्पतालमा उपचारका लागि आउने सेल एनिमियाका बिरामीहरूमा पुरूष छयासी महिला चौसठी र पन्ध्र वर्ष मुनिका बालबालिकाहरूको संख्या पचास रहेको अस्पतालमा कार्यरत मेडिकल आइसियू इन्चार्ज तथा सेल फोकल पर्सन यशोदा ढकालले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहरत र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुरामा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन र नामाङ्कनको काम थालनी भएसँगै छलफल तीव्र पारिएको छ स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तोके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 दरबन्दी अनुसार पर्याप्त शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको छ कुल चार सय उनासाठी विद्यालय रहेको बझाङमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी एकदमै न्यून हुँदा पठन पाठनमा समस्या भएको जिल्ला शिक्षा कार्यालय बझाङले जनाएको छ जिल्लामा दुई छयानब्बे प्राथमिक विद्यालय चौरासी निम्न माध्यमिक विद्यालय तथा माध्यमिक तहमा चालिस विद्यालय रहेका छन् विद्यार्थी संख्याको अनुपातमा न्यायिक वितरण गर्दा प्राथमिक तहमा दरबन्दीको समस्या नभए पनि निमावि र मावि तहमा भने दरबन्दीको समस्या रहेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले बताउनु भएको छ निमावि तहमा हाल बझाङमा जम्मा एक सय स्थायी दरबन्दी र एक सय उनासत्तरी राहत कोठामा शिक्षक कार्यरत रहेका छन् भने न्यूनतम बयालिस जना शिक्षक अपुग रहेका छन् सो जिल्लामा दरबन्दी पर्याप्त गर्ने हो भने करिब एक सय दरबन्दी कम हुने जिल्ला शिक्षा अधिकारी थापाको भनाइरहेको छ यस्तै माध्यमिक तहमा रहेका चालिस विद्यालय तथा उच्च माध्यमिक तहका उन्चालिस विद्यालयमा प्रति विद्यालय पाँचजना विषयगत शिक्षक भाग लगाउने हो भने तीन सय पञ्चानब्बे जना शिक्षक हुनुपर्ने भए पनि जिल्लामा दुई सय सैतिस शिक्षकको मात्र दरबन्दी रहेको छ न्यूनतम रूपमा दरबन्दी पूरा गर्न एक सय अन्ठाउन्न दरबन्दी अपुग भए पनि जिल्लाको विद्यार्थी संख्यालाई हिसाब गर्दा झण्डै दुई सय पचासजना शिक्षक अपुग रहेको जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले जानकारी दिनुभयो डोटीका विभिन्न वनहरूमा भइरहेको खोटो संकलनमा चरम लापरवाही रहेको देखिएको छ खोटो संकलक कम्पनी दिव्यारोजुन एन्टरप्रोन्टाइन लिमिटेड प्रालीले मापदण्ड विपरीत कलिलाल सल्लाहका बोटहरूबाट चरम खोटो दहन भइरहेको स्थानीयले बताएका छन् रूखमा लगाइने घाउहरू र त्यसमा छर्किने एसिड पनि मापदण्ड अनुसार नभएको स्थानीयको गुनासो छ ठूलो लापरवाही हुँदा पनि जिल्ला वन कार्यालय भने मुखदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् जिल्ला वन अधिकृत रामेश्वर खकुरेलले खोटो संकलन भइरहेका वनहरूमा अनुगमन गरिने बताउनु भएको छ खोटो संकलन गर्दा प्रयोग गर्ने एसिड अत्याधिक कडा प्रयोग गरिएपछि वर्षातको पानी र एसिड जम्मा भएर वनमा बाख्राहरूले त्यसलाई खाँदा यसभन्दा पहिले केही ठाउँमा बाख्रा समेत मरेको जनाइएको छ कृषि विकास बैंक लिमिटेड शाखा दार्चुलाले यस आर्थिक वर्षमा बैंकिङ कारोबार सुरु गर्ने तयारी गरेको जनाएको छ व्यवसायमा मात्र लगानी गर्दै आइरहेको बैंकले ग्राहकको मागलाई मध्यनजर गर्दै बैंकिङ कारोबारको थालनी गर्ने तयारी गरेको हो बैंकले यस आर्थिक वर्षमा आफ्नै भवनमा काउन्टर सञ्चालन गरी कारोबार गर्ने तयारी भएको बैंकका प्रबन्धक सरोज महर्जनले बताउनुभयो अहिलेसम्म अधिकांश लगानी व्यवसाय मात्र गरिरहेको र अब ग्राहकको चाहन अनुसार